दिउँसोको एक बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बु एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्तल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाड़ी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल रेन्ज र माइलेजका लागि हिरो मात्र मार्शल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर रेडियो सुनो यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल नेकपा एमालेको नौ महाधिवेशनमा आज बन्द सत्र शुरू हुँदैछ अबको केही बेरदेखि महाधिवेशन स्थल ब्रिकुटी मण्डपमा शुरू हुने बन्द सत्रमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र सचिव युवराज ग्यावालीको विधान संशोधन मस्यौदा प्रस्तुत हुने एमाले जनाएको छ त्यसअघि बन्द सत्रमा अध्यक्ष खनालले केन्द्रीय कमिटिका सदस्य केन्द्रीय निकाय ज्येष्ठ कम्युनिष्ट मञ्च र अनुशासन कमिटिका सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ केन्द्रीय कमिटिले आयोजकहरू स्वत महाधिवेशन प्रतिनिधि हुने निर्णय गरिसकेको छ यो निर्णय महाधिवेशनको हलले पारित गरेपछि मात्रै लागू हुने भएकाले अध्यक्षले प्रस्ताव पेश गर्ने केन्द्रीय सदस्य ठाकुर गैरीले जानकारी दिनुभएको छ प्रस्ताव पारित भएपछि केन्द्रीय कमिटी सल्लाहकार कमिटी लेखा आयोग अनुशासन आयोग र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य गरी झण्डै दुई सय पचासजना पदेन प्रतिनिधि हुनेछन् नौ महाधिवेशनका लागि यी सहित दुई हजार दुई सय चौध जना प्रतिनिधि चयन भइसकेका छन् विधान अनुसार पाँच प्रतिशत अर्थात एक सय एघार जनाको मनोनयन आज गर्ने तयारी भएको छ बिहान नौ बजेपछि बसेको स्थायी कमिटिको बैठकले मनोनित प्रतिनिधिबारे छलफल गरेको विष्णु पौडेलले जानकारी दिनुभएको छ स्रोतका अनुसार अध्यक्षका प्रत्याशी माधव कुमार नेपाल र केपी ओली पक्षलाई मनोनित प्रतिनिधि आधा आधा बाँड्ने बताइएको छ एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक अहिले बसिरहेको छ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा जारी बैठकमा पार्टीले पहिलो चरणमा चलाएको प्रशिक्षण कार्यक्रम उपनिर्वाचनको समीक्षा र दोस्रो चरणको कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गर्नेबारे छलफल भएको छ यसै गरी बैठकमा बीचको विवादका कारण केही जिल्लामा गठन भएका समानान्तर कमिटिका विषयमा समेत छलफल हुनेछ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराई बीच विवाद बढेसँगै मकवानपुर सहित केही जिल्लामा समानान्तर कमिटि विस्तार भएका छन् नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ पार्टी कार्यालय बुद्धनगरमा अबको केही बेरमा बस्ने बैठकमा आज पनि अध्यक्ष मोहन वैद्यले पेश गर्नुभएको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्र विक्रम चन्दले पेश गर्नुभएको फरक फरक प्रस्तावका विषयमा छलफल केन्द्रित हुने बुझिएको छ अस्ति बुधबारबाट शुरू भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गर्नुभएकामा त्यसमा असहमति जनाउँदै सचिव चन्दले जनयुद्धको निरन्तरतामा जनविद्रोहको कार्यदिशाको प्रस्ताव पेश गर्नु भएको थियो केन्द्रीय सदस्यहरूले अध्यक्ष वैद्यको प्रस्तावको परिपूरक रूपमा सचिव चन्दको प्रस्ताव लैजानुपर्ने सुझाव दिएको माओवादी प्रवक्ता पम्फा भूषालले बताउनुभयो भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा नेपाल र भारत बीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उहाँले नेपाल समृद्ध भए पनि भए भारत पनि समृद्ध बन्ने उल्लेख गर्दै नेपालको समृद्धि र विकासका लागि भारतको सधैँ सहयोग रहने बताउनु भएको छ मोदीको नेपाल भ्रमणको समयमा नेपालको विकासका लागि छ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हाल दिँदै आएको छात्रवृत्तिमा दुई हजार कोटा थप गरिने र व्यापार घाटा कम गर्ने विषयमा महत्वपूर्ण काम हुने जानकारी दिनुभएको छ उहाँले आगामी नौ गते हुने भारतीय विदेश मन्त्री सुषमा स्वराजको भ्रमण अघि नै मोदीको समेत भ्रमण तय गरिने बताउनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्द पक्षका नेता तथा कार्यकर्ताहरू चन्दलाई पार्टी अध्यक्षमा आधिकारिकता दिन माग गर्दै आज निर्वाचन आयोग जाने बताएका छन् पूर्व अध्यक्ष सूर्यबहादुर थापाले महाधिवेशनको निर्णय विपरीत पशुपति शमशेर राणालाई अध्यक्ष पद हस्तान्तरण गरेको विरोधमा चन्द पक्ष निर्वाचन आयोग जान लागेको हो एक वर्ष अगाडि भएको महाधिवेशनले अध्यक्ष पद आलो पालो गर्ने र थापापछि चन्दलाई अध्यक्ष बनाउने घोषणा गरेको भए पनि थापाले त्यस विपरीत काम गरेकाले आधिकारिकता दावी गर्दै आयोग जान लागेको नेता प्रकाश चन्द्र लोहनीले बताउनुभयो प्यालेस्टाइनसँगको बढ्दो विवादका बीच इजरायलले गाजापट्टि क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन गरेको छ इजरायलको पश्चिमी तट क्षेत्रमा ती इजरायली किशोरको हत्या भएको विषयलाई लिएर चर्केको विवादले त्यहाँ हिंसाको रूप लिएको छ इजरायली सेनाले प्यालेस्टाइनी एक युवकको हत्या गरेपछि विवादले उग्र रूप लिएको अधिकारीहरूले बताएका छन् इजरायली सेनाले गाजा क्षेत्रबाट प्यालेस्टाइनी उग्रवादीहरूले रकेट हमला जारी राखेकाले आफूहरूले त्यस क्षेत्रमा सैन्य शक्ति बढाएको बताएको छ इजरायली सेनाले यो कदम विवाद बढाउन नभए भई आफ्नो सुरक्षाका लागि चलाएको दावी गरेको छ र विश्वकप फुटबलको क्वार्टर फाइनल चरणका खेलहरू आजदेखि शुरू हुँदैछ पहिलो खेलमा राति पाउने दस बजे जर्मनी र फ्रान्स तथा राति पाउने दुई बजे आयोजक राष्ट्र ब्राजिल र कोलम्बिया भिड्नेछन् यस्तै गरी भोलि अर्जेन्टिना र बेल्जियम तथा नेदरल्याण्ड्स र कोस्टारिका भिड्ने भएका छन् यसैबीच अर्जेन्टिनी मिडफिल्डर राक्रोस रोजोले विश्वकपमा भोलि बेल्जियम विरूद्ध हुने क्वार्टर फाइनल गुमाउने भएका छन् उनले स्विजरल्याण्ड विरूद्ध अन्तिम सोह्रको खेलमा पहिलो कार्ड पाएका थिए हवस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिच बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी साठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि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 पत्या जस्तो गर्दैछु ऊ देखि आइनु चाउमिन देख्नु हो त होइन नमस्ते चाउमिनको पाहुना हजुरहरू नै थियो यत्रो प्रड्युसर साहब डाइरेक्टर साहब खोइ अलिक क्लियर आयो अरे यो बा डरलाई ये राम डाइरेक्टर साहब जीवन त्यही गर्नुहुने रहेछ हजुरले बसौँ बसौँ बसौँ सन्चन हुन्छ नि आरामै अनि तपाईँ एकदम ठिक छ न ठिक छ होइन साह्रै राम्रो घडी लाउनु भयो रहेछ होइन यसले छेकिन्छ हजुर हजुर अब घडी अब काम चलाउने भयो घडी कहाँबाट लिनुभयो यो दक्षिण कोरियाबाट हजुर साह्रै राम्रो लाउँछ तपाईँलाई हजुर धेरै सुने हजुरको बारेमा न तपाईँको बारेमा साह्रै सुनेको थिएँ मैले अनि नेताजी भन्नु पर्दैन हजुरलाई अहिले जे भने पनि हुन्छ हजुर त तिन बिस कट्यो नि हेर गाला त यो लम्बुको स्याउजै लाउँछ कसले भनेछ त तिन बिस कटेको कतै केही छैन भर्खरको मान्छेलाई पनि भर्खरको मान्छेलाई पनि त्यति उमेर भन्ने हो चस्मामा पावर नै छ कि के छ छ चस्मामा पावर छ लगाउनुहुन्छ हजुर के भन्नु लगाउनुहुन्छ नलाउने राम्रो लाउनु भन्छ नि चौमीलाई चस्मा लान हो ल युवा चौमीलाई के भन्ने के भन्ने भइन्छ होइन केही केही त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन चिया खम्ने हजुरलाई एकदम मजाले चिया खुवाउनुहुन्छ कि भन्ने पनि लागेको थियो सोध्नु होला कि भन्ने पनि आशा गरेर बसेका थिए चिनी खाने गर्नु भएको चिनी पनि हुन्छ भने चाहिँ रोके लाएन छैन स्वस्थ मान्छे होइन गरी गरी इसारा गरेछन् कि यस्तो भन त्यस्तो भन के भन्यो डाक्टर साहब एकछिन चुप लाएर बस्नु न चौमिनलाई बात मार्न मन लाग्छ कि अब आफ्नै ताल्दा न नयाँ मान्छे परे चाहिँ त्यही भएर केही जान्दैन अन्नुहुन्छ कि गाउँबाट आउनेर गाउँका मान्छे बाटा आउने भन्नु त स्कुल पढ्न थियो गाउँमा हो नि अनि यति भरा भरा देख्नुको कारण चाहिँ के होला चम्ला नि देखिन मन लाग्छ हजुर योगासन यो गर्नुहुन्छ यो रामदेव बाको हजुर रामदेव बा भन्दा पहिलेदेखि नै गरेको के भन्नु भएछ बामदेव बा भन्दा पहिलादेखि गर्नुभयो रामदेव बा भन्दा पहिलेदेखि बामदेव बाको हालखर के छ बामदेव बाघ कि रामदेव बाघ बामदेव बाघ सम्झिन्छु नि त नपुरे कुरा लौरो लिएर हिँडिरहनु भएको छ उहाँ देशभरि कुरो मिल्छ छैन के हो कुरा मिल्ने पनि छ नमिल्ने पनि छ दुइटै कुरा छ त्यताबाट नजामा न चाउनलाई अलि राम्रो कुरो गर्न मनलाई छैन अनि हजुर त फेरि जाने ट्याममा पुग्नुहुन्छ के गरौँ होइन एकदम राम्रो छिटो पुग्दाखेरि त जहिले पनि मैले सजाय पाएको छु पुगेर बस्नुपर्ने कोही आइपुग्दैनन् जहिले पनि पुग्यो कुर्सी खाली हुन्छ मान्छे हुँदैनन् दिक्क पनि लाग्छ आफू पनि ढिलै गर्नु पर्यो भने लाग्नु थालेको छ अनि सबैले नेपाली ट्याम मान्छन् होइन ट्याम नेपाल र माधव नेपालको ट्याम त नमिल्ने रहेछ होइन अब नेपालको टाइमै अब यो नेपाल राष्ट्रको ना टाइम पनि अब मेरो टाइम हो चलाउने त्यो ल्याइन्छ ल्याएरै छोडिन्छ यो देशलाई टाइममा हिँड्ने बनाइन्छ अब टाइममा संविधान ल्याउनु भएन अब कसरी देशलाई टाइममा गर्न सक्छ तर टाइममा संविधान बनाउनका लागि दुई हजार उनासत्तरी साल जेठ दुई गतेका दिनमा हामीहरूले संविधानका बाँकी जम्मै विषयहरूका बारेमा सहमति गरेका थियौँ त्यो सहमतिलाई नेकपा ए माओवादी लिएर मधेसवादी दलले अस्वीकार गरेको हुनाले त्यसलाई उल्टाइदिएको हुनाले मात्रै सम्भव भएन नभए हामीहरूले सहमति गरेको कागज अहिलेसम्म पनि सुरक्षित छ त्यसलाई अनुसार गएको भए संविधान उनासत्तरी सालमै आइसक्यो हजुर त साह्रै मिलाएर काम गर्ने मान्छे होइन बाइस बाइस दल मिलाएर पार्टी उता सरकारमा जानुभएको थियो अब दुई चार दल थपेर यसो संविधान नै बनाइदो नि होइन र हो गर्न पर्यो अन्तिम बेलासम्म मैले राजीनामा गर्दासम्म पनि राजीनामा नगर्नुहोस् पछि पनि रिसाए मसँग एमाले पार्टीभित्रका केही मान्छे बाहेक अरू सबै पार्टीले मलाई छोड्न हुँदैन राजीनामा गर्न हुँदैन तपाईँ बसिदिनुहोस् भनेर मलाई आग्रह गरेका थिए तर मैले राजीनामा गरेँ ठिक गरेँ बेठिक गरेँ जनताले मूल्याङ्कन गर्छ अब चाउमिनलाई के भात मार्ने जस्तो नि भइ होइन मलाई त पत्ता थिएन नि भन्नुभएको थियो डाइरेक्टर साहब र प्रड्युसर साहबले होइन आज वरिष्ठ नेता माधव कुमार नेपालजी आउनुहुन्छ भनेर तर कुर्सी त राम्रो लाग्छ नि होइन अब जनताको घर दैलो यस्तै त हो नि राम्रो कुर्सी छ यस्तो राम्रो टेबुल छ यसो हेरेको त माथि टेबल मात्र राखेका चिजहरू नयाँ नयाँ छन् नयाँ छन् चाउमिनले ल्याउने ल्याइदेऊ सबै कस्तो लाग्छ भान्सा हेरिदिनु आधुनिक भान्सा छ यो त गाउँघरको भन्दा पनि भिन्न छ सहरिया छ हाम्रो गाउँमा नि ग्यास चुल्हामै पकाउँछ मजा हो असल त जङ्गल गएर दाउरा काटन जङ्गल मासिन्छ त्यसैले पनि हामीले के भन्यो भन्दाखेरि अब नेपालभित्र सामन्तवाद छ अर्ध सामन्ती उत्पादन पद्धति बलियो छ प्रमुख छ भन्ने कुरा भन्नु हुँदैन र हामीले भर्खर निर्णय गर्दैछौँ केही मान्छेको चित्त बुझेन सामन्तवाद छ गएर गाउँमा हेर्नुहोस् मलाई भनिरहेका थिए तपाईँले सुनाइहालौँ भयो अब त ग्यास चुलोमा पो भात पाक्छ दाउरामा पकाउने चलन हटिसक्यो भनेपछि त धेरै हाम्रो जीवन पद्धतिमा हाम्रो खानपान पद्धतिमा हाम्रो लुगा फाटो लगाउने शैलीहरूमा तौर तरिकामा धेरै परिवर्तन भएको छ चिन्तनमा व्यवहारमा भएको छैन गाउँका केटीहरू कहाँ यत्रो यत्रो त्यो रातो लिपस्टिक कहाँ लगाउँछन् कहाँ लाउने र यहाँ मेकअप मेन दाजुलाई गाउँघर केटी लगाउँदैनन् ये हेर्न न ल कति लरक्क परक कपाल थियो न यहाँ सबै काटरी रङसङ लाग्दैछ यही त हो नि आधुनिकीकरण भनेको यसैलाई भन्छ पुँजीवादीकरण भनेको यसैलाई भन्छ राम्रो लाउँछ आधुनिकीकरण हो नि राम्रा लुगा चिटिक्क परेका लुगाहरू लाउँछन् अनुहार पनि चिटिक्क बनाउँछन् आधी इन्ची मोटो मेकअप गरिदिनु भएको छ राम्रो लाग्छ हो नि मलाई त राम्रो बनाइदिनु भएको छ उहाँहरूले छैन लगाइदिएछन् हेर्नुहोस् त हेर्दाखेरि कस्तो लाग्छ लाउनु हजुर त यसै राम्रो हुनुहुन्छ अब डाइरेक्टर साहबले अघिदेखि च्याउनु पर्दैन चमेली पाहुनालाई भनेर गाली गर्नुभयो काना यो नि राख्नु पर्छ त्यो नि राख्नु पर्छ के के सम्हाल्न पर्ने हो होइन हजुर बस्दा हुन वरिपरि हेर्नु भयो हुन्छ कस्तो लाउँछ म चिया बनाउनु गएँ चिनी कति खाने गर्नुभयो चिनी ठिक्क दुई चम्मचसम्म राखे हुन्छ डेढ चम्मचसम्म